यति बेला चाहिँ म नगरपालिकामा छु र बाह्र नम्बर वडाका जनताहरूले चाहिँ यतिखेर आन्दोलन गरिरहेका छन् र यसमा वडा अध्यक्षको छोराको नेतृत्वमा चाहिँ महिलाहरूमाथि हातपात भएको छ हातपात भएको छ जो जुन दिदी माथि हातपात भएको छ उहाँहरूको आवाज लिने क्रममा मेरो नाम कृष्ण सिंह हो वडा नम्बर बाह्र हो नवसिर्जना टोल हो म डी गाउँ सी गाउँ डाँडा पिछडिएको डाँडै हो माथि कस्तो कस्तो हातपात भएको हातमा हामी त्यहाँबाट नारा लगाउँदा आएछौँ त्यसको बाटो त होइन त्यसको बाउले दिएको बाटो त होइन सरकारी बाटोमा आउँदाखेरि त्यसले एकजनालाई हात पसार गर्यो त्यस्तो नगर मेरो फुपूको छोरो यताउति भन्दाखेरि त्यसले क्या भन्यो तँ को होस् भनेर यसरी झुन्डेर मेरो तिलहरी पनि पुरै यस्तो यो यस्तो घाउ बनाइदियो यस्तो गरिदियो मेरो पेट पनि खतम भइहाल्छ त्यसले पेटमा पनि हानेछ सङ्तार यहाँ छातीमा हानेछ घाँटीमा चोट लागेको छ हातमा चाहिँ चोट लागेको छ तिलहरीको छाप हेर्नु लिएछ कि छैन तिलहरी चाहिँ छैन अनि एउटा मोबाइल छ चारजनाका नागरिकता छन् अनि ब्याग पनि लिया छ त्यही चाहिँ त्यसकै नेताको छोरा हो त्यो लग्ने मेरो गणेश जोशीको छोरा हो त्यो चारआनाको तिलहरी हो चारआना तिलहरी हो त्यसले जसरी यसरी समाएर लगेछ त्यस्तो गरिकन त्यसले कुर्ची छाड्नै पर्छ त्यहीका सर बाले कुर्ची छाडेर बरु म बस्छु म बस्छु कारबाही गर्नै पर्छ नाम विमला जोशी हो हाम्रो टोल नै टोल पनि त्यही हो बाह्र नम्बरै नै हो डाँडा डाँडा सिगाउँ डाँडा सिगाउँ नै हो अब हामी त्यो जो जुन केटालाई तपाईँमाथि चाहिँ कस्तो हातपात भयो तपाईँका सामानहरू के के चाहिँ लुटिए त्यही त मेरो सामान सामानमा जुन केटालाई हातपात भइरहेको थियो जो हाम्रो साथमा साथ दिइराखेको एउटा भाइ थियो त्यो केटालाई समाति राखेका थियौँ आएर त्यो केटालाई भन्दैछ छोडिदेऊ छोडिदेऊ हामी त्यो केटालाई छोडेका थिएनौँ किनकि आफ्नो साथीलाई किन छोड्ने भनेर हामी त्यसलाई बचाउनै लागेका थियौँ हामीले हातपात केही गरेका थिएनौँ तिनी केटामाथि छन् तिनी आठ नौजना केटाहरू छन् अदसिया छोरा पनि त्यसमा सबित छ आएर भाग्दो भनेर यस्तो काठोमा समातर हँसुलिया थियो मेरो दुईजनाको ज्यादा थिएन हामी ज्यादा लग्दैनौँ कसैको खाँदा एउटा पनि खाँदैनौँ हामी गरिब मान्छे हौ गरिब तर पाँच हजार हामीले चाहिँदैनन् तर त्यो ओडा अध्यक्षले त्यो कुर्सी छिन्नै पर्छ हामी महिलामाथि गुन्डाहरू किन पठायो ओडामा तपाईँलाई चाहिँ हातपात गर्यो होइन तपाईँका शरीरका कुन कुन अङ्गमा चाहिँ कस्तो प्रकारको चोट प्रकारको चोट एउटै ठाउँमा छ झुट पनि बोल्दैनौ त्यो केटार म सँगै लडेँ हो यहाँनिर चो यहीँनिर यो छाला खुसिया छ यहीँनिर चोट लाग्यो खुट्टामा चाहिँ चोट लाग्यो चोट लागेको छ अन्ति चोट त्यति किन देखाउने अहिले बनाउनु पनि छैन हामीले जो छ त्यही भन्ने हो तर त्यो के त्यो उसले भने सिएम त्यही आफै गुन्डा लगायो त्यो अध्यक्षले हामीसँग अगाडि के भनेको थियो उहीँ आउनु उहीँ जे उहीँ कुरा गरौँला भनेको थियो तर त्यसको कुरा भनेको थियो बिच बाटोमा गुन्डा त्यसको सामने घर अध्यक्षको घरको नजिक हाम्रो यो सबैमाथि हमला भइआ हो तर प्रहरीलाई पनि प्रहरीको पनि दोष छ त्यसमा प्रहरीले के भने हामीले भनेको थियौँ भने प्रहरी एउटा साधना जानुभन्दा प्रहरी पनि आइदिएनन् प्रहरीको दोष पनि छ त्यसमा किन छैन ओडा प्रहरीले हाम्रो साथमा आउनुपर्छ नारा जुलुसमा जाँदैनौँ भने अब धन्यवाद अब त्यति नै भनौँ अब ज्यादा कुरा के गरौँ तपाईँको चाहिँ कुन कुन ठाउँमा चोट लाग्यो र कस्तो प्रकारको अनि के के छ केही छैन तिलर छ छ पुरा चोट छ यहाँ थियो अनि म उता पनि चोट छ चोट छ त मैले बोल्न सक्दैन बोल्न अनि त्यस्तो धेरै समस्या चाहिँ भइरहेको छ चक्कर जस्तो हुन लाग्यो हजुर अनि तपाईँलाई हान्दाखेरि के केले चाहिँ हाल्यो ढुङ खोइ के हो ढुङ्गा हो कि हात हो कि मलाई थाहा भएन दाइलाई यसरी समातेको थियो अनि यसरी यसरी समातेर यस्तो गरेको थियो मलाई भुइँमा दियो अनि म उहाँ त्यही घोप्टिहालेँ मलाई थाहा भएन त्यति उसो जौकला रोकाया तपाईँमाथि कस्तो कस्तो हातपात भयो मेरो नाम जौकला रोकाया ओडा नम्बर बाह्रबाट बाटी आएको हो हाम्रो तर पाइ तर नपाउनेले पायो पाउनेले पाएन त्यही भएर सबैले जाउँ भनेर हामी आन्दोलन गर्न आएका हौँ अध्यक्षलाई भेट्न आएका हौँ अध्यक्ष भेट्यौँ अध्यक्षले भाषण गर्यो भाषण गर्दामा के भन्यो भने चार सय चौसठी जनता मेरा हुन् तिनलाई मैले दिएँ रात दिएँ तिमीहरू तर पाउँदैनौ म दिन पनि सक्दैन जे गर्छौ भनेर त्यो गाडीमा आइहाल्यो ल ठिक छ त हामी नगरपालिका जाउँ भनेर हामी आयौँ आयौँ आउँदा चाहिँ त्यसका धेलामा बाटो ठ्याक्कै बलक गरेको पन्ध्रजना केटा तलमाथि लागेका त्यही पन्ध्रजना केटा तलमाथि लागेका लागिसकेपछि हामीले भने नगर बाबु झगडा नगर हामी रातका लागि हिँड्छौँ कि जनताले सबैले पाउनु पर्छ कि जनताले एकै नपाउनु पर्छ कस्तो एकल महिला पीडित भएका छन् रोडमा बसेका छन् पालै पनि दिएका छैन क्या त रात कि सबैले पर्छ कि कसैले पनि दिनु पर्दैन बरु त्यो आया बजेट बाटोमा हाल्नु पर्यो मन्दिर लगाउनु पर्यो काहीँ तटबन्धनमा हाल्नु पर्यो भनेर हामीले कुरा गर्यौँ गर्दामा केटाहरूले के भन्यो सालियौ भन्यो क्या सिधै रन्डियौ भन्यो क्या त्यसले भन्ने मेला अब त्यसैमा पढे पस्यौँ हामी त्यही केटाका लाग्दा हामीले मेरो पनि तिलरी गइरहेछ एउटा चोट यसैमा लागेछ टाउकोमा लागेछ अन्त बढी त भन्दैन मेरो डेढाना मात्रै हो बढी भनेर कहीँको लिने पनि नै कहीँको दिने पनि नै दिने पनि नाइ अन्त तर गणेश जोशीले त्यो ओडा नम्बर बाह्र त्यो ओडामा त्यसले ओडा नछोड्दासम्म हामी आन्दोलन जारी छ तर हामीले न्याय पाउनै पर्छ हामीले रास पाउनै पर्छ रात नदिँदासम्म हामीले न्याय नपाउँदा गुन्डाले हाम्रो असुली नगर्दा नगर्दा हाम्रो आन्दोलन जारी मेरो नाम चाहिँ मिना आग्री हो हाम्रो घर चाहिँ मिलन टोल बाह्र नम्बर जुगेडा हो हामी चाहिँ यसरी जुलुस गर्दा महिलाको दिदीबहिनी हाम्रो ग्रुपमा हामीहरू हिँड्दै गरौँ अब खाइन भोगा गरेर हामीहरू हिँड्दै गर्दा लागेको छौँ फेरि हामीले भन्यौँ कि भाइ तिमीहरू आफ्नो पुलिस भाइहरू हौ बाबुहरू हौ यस्तो काम नगर भन्दाखेरिमा पहिलेखेरि हामी आउँदाखेरिमा क्या भन्थ्यो बाइकमा त्यही अध्यक्षसँग आउँदै रहेछन् तिनीहरू अध्यक्षको बाबु चेला चाहिँ अगाडि आउनुभयो तिनी तिनजना केटाहरू पछाडि रहेछन् तिनीहरूले हारन दिँदा भन्दाखेरिमा हामीले जुलुस गरिरहेछौँ तिमीहरू पछाडि आउँदै गर तिमी किन अन्धातिना छौ भन्दाखेरिमा तिनीहरूले के भन्दैछन् भनेपछि तिमीहरूले नछोड्नु भनेको के छ कारण भनिरहन्छन् हाम्रो गाउँको केटाहरूले कसो भन्यो भने चाहिँ हामीलाई छोड्नु भन्दा पनि हामीहरू जुलुसमा छौँ सबैको पीडामा छौँ तिमीले यस्तो किन गर्ने भाइ भन्दाखेरिमा त्यही भाइलाई हात उठाउँदाखेरिमा हामीहरूले साथ दिँदा तिमीहरूले साथ किन गर्दा तिमी यस्तो नगर ए भाइ तिमीहरू नगर भन्न भन्दै तिनीहरूले हामीलाई अगाडि हात परस गरिदियो घाँटीमा घाँटीमा हात परस गर्दाखेरिमा तिनीहरूलाई चिनुला भनेर मोबाइल समातेर फोटो खिचाउँ भन्दा मेरो मोबाइल चाहिँ केटाहरूले गायब गरिरहेछ छन् अनि मेरो यो कपालमा यत्रो यो पुरा उटिलो भएर यस्तो भएको छ त्यही केटाको घाउ लागेको छ यसरी हानु भन्नेखेरिमा त्यो घाउ यसरी छोप्ने बेला त्यो घाउ मेरो लाग्यो त्यही केटाकामा लागेन त्यो घाउको त्यतिखेरमा तिनले के भने एउटा आइमाले के भन्यो भनेपछि तेरो किन रात छ अरे तँ अगाडि किन आएछ भनेर त्यही आइमाले पनि भनिरहेछ अरू मेरो कपालमा चोट लागिरहेछ मेरो मोबाइल हराएछ अरू शुभ नाम मेरो अमृता जोशी बार नम्बर ओडा बार नम्बर तपाईँको शरीरमा चाहिँ कुन कुन ठाउँ चाहिँ चोट लागेको छ मेरो शरीरमा एउटाले इट्टाले चाहिँ काँधमा चाहिँ हानेको कानमा अनि नआन बाबु यो केटालाई किन हान्छौ किन आन्दोलन गर्छौ हामी नगरपालिका जान्नलाई आया हौ तिमी त लड्न आया होइनौ किन न्यु खोज्छौ बाटोमा बाटोमा भनेर त्यो भनिकन यता थाम्ने बेला यता इट्टाले पछाडि हाने अनि चुडेर गहना लगेर तिन तिन आना तिन आनाको तिन आना त्यसले गुन्डा पठाएर त्यसको घरमा हामी हामीलाई मैला मैला हियौँ केटा हिँडेनन् केटा पछाडि हामी अगाडि हियौँ तर हामीलाई आइमाई केटा नआउँदै हामीलाई आइमाईका गहना लुटी आइमाईलाई पिटी फालिल्या त्यही केटा मेरो नाम लौटी देवी चौधरी मान्छे धनापा बाह्र जुगेर दुई तिन दिन भइसक्यो यहाँ कुर्दा कुर्दा हामीलाई राहत पाएको छैन आज दिन्छु भोलि दिन्छु जुन लिन्टरवाला घरवाला छन् उनलाई चाहिँ दिलाइसकेछन् हामीलाई चाहिँ दिला छैनन् त्यही हामीलाई चित्त बुझे छैन हामी एकल महिला हो एकल महिलाले यस्तो गरिदिन्छु यस्तो गरिदिन्छु भनेर बोटमा जान्छ भोट माग्न जान्छ आज त्यही नेतालाई हामी जिताएर यहाँ पठायो त्यही नेतालाई त्यही नेताले हामीलाई हेरेको छैन त्यही दुःख छ हामीलाई मेरो पसल छ पसलको पुरै सानी गरिदियो पुरा हिलै हिलै अनि पुरा टिन फ्यालेर अनि मेरो छोराको कपडा सपडा सब चामल धान पनि भिजायो सब ठोक क्षति पुर्यायो फुटे टुटेको तिन हाले छुटे चुहिरहेछ राहत पा छैन त्यही दुःख छ हामीलाई त्यही दुई तिन दिन भइसक्यो यहाँ आउँदैछु दिन्छु भनिरहेछ दिए दिएछ छैन अब आफ्नो आफ्नो मान्छेलाई दिलायो हाम्रो उहाँको ऋषिया चौधरीले यस्तो गरिदिन्छु यस्तो गरिदिन्छु भनेर त्यही नेता हामीलाई यस्तो नेता चाहिएन